राधिका भट्टराई हो म डरीमा बस्छु मैले तिस वर्षको भएँ मेरो आजभन्दा तेह्र वर्ष अगाडि बिहे भएको थियो त्यस बेला म सत्र वर्षको थिएँ बाबाले केटा धनी पढे लेखेको केटा छ सुखसँग जिन्दगी काट्छ भनेर फकाएर आफूभन्दा पन्ध्र वर्ष जेठो केटासँग बिहे गरिदिनु भयो त्यस बेला ऊ बत्तिस वर्षको थियो निकै कहलिएको व्यापारी थियो मेरो रूप वंश र यौन देखेर मसँग बिहेको कुरा चलाएको थियो म पनि सुखी जिन्दगीको लालसामा बिहे गर्न तयार भएको थिएँ विवाह विवाहको रातभरमा चार पाँचमा चार पाँच पटक उसले मेरो भर्जिन मिटीको मजा लुटियो निकै केटाहरू पछि लागे पनि मैले त्यस बेलासम्म कसैलाई टिप्न दिएको थिइनँ सुरु सुरुमा त हाम्रो वैवाहिक जीवन राम्रै चल्यो डेढ वर्षपछि हाम्रो एउटा छोरी जन्मियो अनि बिस्तारै बिस्तारै मेरो वैवाहिक जीवनमा ठिक्का बनाउन थाल्यो व्यापारको लागि तिन चार दिनसम्म बाहिरै बस्न थालियो सँगै सुते पनि उसले मलाई चलाउन छोडियो उसलाई मधुमेह भएको थियो डायबेटिज भएपछि हतियार उठ्दैन अरे त्यही भएर उसले चाहेर पनि मेरो इच्छा पूर्ति गर्न सकिरहेको थिएन म पनि आफ्नो परिवार सम्झेर आफ्नो चाहनालाई दबाइरहेको थिएँ तर कतिलेसम्म दबाउनु सक्थेँ र यो गुम्सिएर विस्फोट हुन लागेको थियो यस्तैमा नन् मेरो नन्दको बुढा अर्थात् रबिन हाम्रो घर आए केही दिन अगाडि नन्दा नन्दा आएकी थिइन् बिहे भएको पन्ध्र दिनमै ऊ बुढासँग मतभेद भएको भएर हाम्रो घर आएकी थिइन् त्यसपछि ऊ घर जान मानिनन् रबिनलाई मैले केही दिन यहीँ बस्नु सम्झाएर नन्दलाई पठाउँछु भनेको थिएँ रविनले पनि हुन्छ भन्यो किन घर जान नमानेको भनेर मैले नितालाई सोधेको थिएँ निताले रविन एकदमै बोका भएको र उसको ठुलो भएको अनि हरेक रात रातभर चिक्ने गरेकाले खप्न नसकेर आफू माइका आएको कुरा बिस्तारै बताउँदै गइन् निताले यसो भन्दा मेरो जिउ सिरिङ्ग भयो निताले त्यसो भनेपछि रविन अगाडि बस्दा मेरो ध्यान उसको पेनको फस फस्नरतिर जान थाल्यो नभन्दै उसको माल कचक्कै ठुलो थियो म घरमा बस्दा पनि राम्रै भएर बस्ने गर्थेँ मलाई बाइस वर्षको भर बराउँदो जवानीले एउटा पक्क छपेको थियो घौँगोरी पाँच पोइन्ट चार फुट अग्ली अनि अडतिस चौबिस चालिसको मेरो फिगर थियो ठुल्ठुलो बुबु अनि चिनेको कम्मर गोलो गोलो ठुलो चाक अनि पोटिलो खाएको मेरो थाई देखेर मतिर रविन आकर्षित हुँदै थियो मेरो नजिक आउने र मलाई छुने कुनै मौका छोड्दैन थियो नानीसँग खेल्ने अनि किचनमा मलाई हेल्प गर्थ्यो अलिअलि गर्दै ऊ मसँग जिस्कन भित्रिन थालेको थियो एक दिन मेरो बुढा बाहिर जानुभएको थियो दुई तिन दिनका लागि म किचनको काम गरिरहेकी थिएँ के हो दिदी दाइले माया गर्न छोड्नुभयो कि के हो घाँस देखिनुहुन्छ उसले भन्न खोजेको कुरा मैले बुझिहालेको थिएँ अनि मैले खोइजैँ आजकल उहाँ वास्ता उहाँ व्यस्त भएर होला घरमा टाइम नै दिन सकिरहनु भएको छैन भने हो र चिन्ता लिनु पर्दैन दिदी उहाँ बिजी भए पनि हामी छौँ नि तपाईँसँग म छु नि तपाईँलाई साथ दिने भनेर रविनले सिधै सिक्ने कुरा गरियो लाजले रात आउँदै म त्यहाँबाट हिँडेँ बेलुका राति म सुत्ने बेला भएको थियो निधार रमिन बेग्ला बेग्लै सुत्थेँ मेरो नानी पनि फुप्पूसँग सुत्न गएको थिएँ यो कुरा रमिनलाई राम्रोसँग थाहा थियो जाडोको मौसम थियो रमिनले मलाई कल गरियो मैले उठाएँ अनि उसले दिदी म आएको पनि निकै भयो अहिलेसम्म निता घर जान मानेकी छैन अब भोलि घर जाउँ भनेको अनि त्यही विष त्यही विषयमा कुरा गर्नुपर्ने थियो म तपाईँको रुममा आऊँ भनेर सोधियो मैले पनि सोझो मैले हुन्छ नि त भनेर भनिदिएँ एकछिनपछि रमिनले ढकाढक ढकायो अनि मैले ढोका खोलेर भित्र आउन अनुरोध गरेँ ऊ पनि सिधै आएर मेरो बेडमा बसियो म पनि बेडमा खुट्टा पसारेर बसेँ मेरो खुट्टाको छेउमा बसेको थियो अनि मैले माथिबाट सिरक ओढेँ उसले पनि आछु आछु भन्दै त्यही सिरकले आफूलाई ढाकियो अनि निताको अनि निताको कुरा गर्न थाल्यो रविनलाई मैले सम्झाउन थालेँ तपाईँले धेरै सताउनु भयो अरे अब भर्खरै केटी अलिक कुरा बुझ्दिनँ के समय अरू लाग्ला सम्झाउन मैले यति भन्दा भन्दै उसले मलाई आफ्नो हात मेरो खुट्टामा राख्यो अन्जानमै परेको होला भनेर मैले केही बोलिनँ तर कुरा गर्दै जाँदा उसले हातलाई माथितिर सार्न थाल्यो ऊ यसरी मसँग कुरा गरिरहेको थियो कि मानव उसले केही गरिरहेकै छैन मलाई भने अप्ठ्यारो लाग्न थालेको थियो बिस्तारै ऊ मेरो घुँडासम्म आइपुगेको थियो उसले अलिअलि गर्दै मेरो तिराको साप्रातिर सार्दै गयो म भने के गरौँ के भइरहेको थिएँ अनि मैले उसको हात समाएर हटाइदिएँ त्यसपछि ऊ एकैछिनको लागि शान्त भएर फेरि उही अर्को देखाउन थाल्यो उसले आफ्नो हातका औँलाहरू रुख रुखमा सर्प चढे झैँ गरेर मेरो तिग्रामा दौडाइरहेको थियो यति हुँदासम्म हाम्रो बातचित चलिरहेको थियो अत्य भएपछि मैले रविनलाई झैँ के हरकत गरेको हो भनेर भने तर ऊ बोलेन मैले फेरि हात हातले समातेर उसको हतार हात हटाइदिएँ ऊ फेरि केही नबोली आफ्नो काम अघि बढाउन थाल्यो मैले फेरि उसको हात अट्काएर हटा हटाइदिएँ अनि हात उठा लानु मलाई नछुनु भने ऊ त रोकिनेवाला नै थिएन ऊ झन् मेरो सामान्य आएर दुवै हातले मेरो तिग्रा मुसार्न थाल्यो मैले अहिलेसम्म बाँधेर राखेको जवानीको त्यो बाँध अलिअलि गर्दै मैन पक्रेजै गरी पक्रिन थालेको थियो बिस्तारै बेहोसीको आगोमा जल्दै थिएँ म मुखले जति जे नाइनास्ती गरे पनि शरीरले मागिरहेको थियो अनि यो बिस्तारै बिस्तारै मतिर ढल्किन थाल्यो हेर्नु चाहिँ यो गलत हो यो के गर्न खोज्नु भएको तपाईँको आफ्नो बुढी छ मेरो आफ्नै बुढा छ कसैले थाहा पायो भने के हुन्छ भनेर फेरि सम्झाउने कोसिस गरेँ तर ऊ टेर्नेवाला कहाँ थियो उसले आफ्नो हातले मेरो दुवै गाला पछाडि समायो मलाई हेऱ्यो अनि त उसले मेरो ओठमा उसको ओठ जोडिदियो मैले उसलाई छुटाउने कोसिस गरेँ छोरा मान्छे भएको बललाई अगाडि छोरी मान्छेको बल किन लाग्छ र उसले झन् कसेर मलाई किस गर्न थाल्यो अनि मलाई उसले बेडमा सुताउन थाल्यो यो काममा पनि ऊ सफल भयो अनि त के चाहियो र उसलाई भोको भागले जहीँ गरी म माथि आइलाग्यो अनि मेरो पैँतालाबाट सुरु गरेर ओठ गाला घाँटीतिर किसको वर्षा गराउन थालियो अनि त मेरो धरेताको बाँध पनि फुटिसकेको थियो उसको हरकतको विरोध गर्दै गर्दा कता कता उसको स्पर्शलाई स्वीकार्न स्वीकार गर्न थालेछु मेरो विरोध गर्ने हातहरू अब दर्शक जस्तो भएर हेरिरहेका थिए ऊ हरक हरतरहले मलाई गलाउन लागि परेको थियो र ऊ हरेक पाइलामा सफल भइरहेको थियो बिस्तारै उसले आफूलाई मेरो दुई खुट्टाको बिचमा पार्न सफल भयो अनि त उसलाई के चाहियो र आधा युद्ध उसले जितिसकेको थियो अब त उसले मेरो घाँटीमा किस गर्दै थियो बुबुमा हातले दमाउँदै थियो भने तल मेरो कुटीमा मेरो नि लुगामाथिबाटै उसले आफ्नो मुटो लाँडो दलिरहेको थियो उसको लाँडो घर्षणले मेरो पुतीको तापक्रम बढ्दै थियो रविनामा मलाई नङ्ग्याउन थाल्यो त्यति बेला मैले नाइटी लगाएको थिएँ नाइटी खोलिदिएपछि उसले मेरो नग्न शरीरमा भरि आफ्नो आँखा दौडायो अनि हल्का मुस्कुराएर घुटुक थिन्ने लियो उसको मुहारमा हवस प्रष्ट देखिन्थ्यो उसले पनि लुगा खोल्यो उसको अगाडि म बुढा र पेन्टीमा थिएँ ऊ भने सम्पूर्ण नाङ्गो थियो अनि ऊ बुढा माथिबाट मेरो बुबु मार्न थाल्यो अनि उठभित्र जिब्रो लगाएर मेरो जिब्रो छुन थाल्यो यतिसम्म हामीहरू एकदम यतिसम्म हामीहरू एकदम एकअर्कामा समर्पित भइसकेका थियौँ मेरो खुट्टीबाट तिन सय मिलिलिटर पानी नै झर्नु सकेको थियो होला हत्ता पेन्टी फुकाले दिएर उसले जिब्रोलाई मेरो खुट्टीको टुप्पामा लगेर जोडियो आहा खै कि खै कि रियाल नै रियाल भएको चिप्लो पानी झरेको बुद्धिको टेस्टी खेलाउँदा उसले बेग्लै आवाज पाएको थियो म जति ऊ पुति जिब्रो छिराउँथ्यो उति म पनि मेरो कम्मर उचालेर उसलाई हेल्प गर्थेँ मैले उसको टाउको समातेर पुतिमा दल्न थालेँ उसले मेरो चाट्न थाल्यो र भित्रसम्म जिब्रो पुर्याउन थाल्न थाल्यो उनको आठ आठ इन्च लामो लाँडोले मेरो पुतीमा घोच्न थाल्यो उसको यति मोटो लाँडो देखेर मलाई डर लागिरहेको थियो मेरो पुती छेतबिछेत पार्ने भयो भनेर तर उसले जति गर्दै गयो म त्यति आनन्दित हुँदै गएँ उसले मलाई लगभग रातभरि गरी पाँच सात पटक चिक्यो होला त्यस पछाडि ऊ बिहानै मेरो कोठाबाट निकै हाँस्दै खुसी हुँदै निस्कियो र ऊ घर पनि गयो घर गए तापनि मैले उसलाई आफ्नो श्रीमान घरबाट व्यापारको सिलसिलामा हिँडेको हिँडेको हिँडे पछाडि मेरो घरमा बोलाउन थालेँ र यसै गरी सधैँभरि मेरो जवानी